अहिले बिहानको एघार बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्ननगर पोलिक्लिनिक प्राली र मार्सल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवन कै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक द्वारा बाइक सर्भिसिङ बाइक एक्सचेंज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चौक पर्सा बजार फोन शून्य छप्पन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उन्सय टाड़ी शोरूम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुनो हजुर रेडियो यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited lions चोक नारायणगढ फोन वान नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल दिवंगत भएका आफन्तहरूको सम्झना गर्दै उनीहरूको आत्मशान्तिको कामना गर्दै आज गाई जात्रा पर्व मनाइँदैछ काठमाडौँ उपत्यका सहित देशभर गाई जात्रा पर्व मनाइँदैछ भाद्र शुक्ल प्रतिपदाका दिन शुरू भई भाद्र कृष्ण अष्टमी गरेर आठ दिनसम्म मनाउने चलन छ एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यहरूको सम्झनामा प्रतीकको रूपमा मानिसलाई गाईको रूपमा श्रृङ्गारेर वा गाईलाई नै नगर परिक्रमा गराउने चलन छ नगर परिक्रमा गर्दा श्रद्धालुहरूले गाईको पुच्छर समाई बैतरणी नदी पार गरिने धार्मिक विश्वासका साथ फलफुल दही चिउरा दान गर्ने चलन छ आजै लाखे नाच पनि नाच्ने चलन छ लिच्छवी कालमा मल्ल राजा प्रताप मल्लले पुत्र शोकले विहल भएकी आफ्नी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बिहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाई जात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए त्यसपछि त्यसपछि पनि रानीको मन शान्त हुन नसकेपछि हँसाउने कार्यक्रम गरेको इतिहास रहेको छ त्यसैलाई आधार मानेर गाई जात्रामा राजनीतिक कुरीति राजनीतिक विकृति र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गर्ने गरिन्छ यसैबीच गाई जात्राको अवसरमा सामुदायिक रेडियो रेडियो अर्पणले पनि गाई जात्रा विशेष कार्यक्रमको आयोजना गर्दैछ गाई जात्राको अवसरमा अबको केही बेरदेखि नै अपराह चार बजेसम्म कार्यक्रम हुनेछ कार्यक्रममा विभिन्न हास्य कलाकारका साथमा व्यङ्ग्यात्मक प्रस्तुति रहने रेडियोले जनाएको छ अभिनेता श्रीकृष्ण श्रेष्ठको आज सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ शनिबार राति भारतको दिल्लीमा उपचारका क्रममा श्रेष्ठको निधन भएको थियो श्रेष्ठको शब आज दिउँसो दुई बजे एयर इन्डियन एयरलाइन्सबाट नेपाल ल्याइने र त्यसपछि सब यात्रा निकालिने चलचित्र विकास बोर्डले जनाएको छ चलचित्र विकास बोर्ड चलचित्र सम्बद्ध विभिन्न संस्थाको अगुवाईमा सब यात्रा हुने भएको छ श्रेष्ठको सप्लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिना मङ्गल तिनकुने नयाँ बानेश्वर माइतीघर सिंहदरबार पुतली सडक हुँदै कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा पुर्याइने भएको छ त्यहाँ झण्डै तीन घण्टा श्रेष्ठको सबलाई श्रद्धाञ्जलीका लागि राखिने र साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ श्रेष्ठलाई सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले बताउनु भएको छ स्वास्थ्यले साथ दिएमा प्रधानमन्त्री सुशील कोइरालाले श्रेष्ठको पार्थिव शरीरमा राष्ट्रिय झण्डा उडाउनु हुने भएको छ श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्दै चलचित्र विकास बोर्ड बोर्डले आज चलचित्र सम्बन्धी सबै काम रोक्ने निर्णय गरेको छ श्रेष्ठको निधनले प्रज्ञा प्रतिष्ठानमा चलिरहेको गाई जात्रा महोत्सव पनि दुई दिनका लागि रोकिएको छ दुई हजार पैँतालिस सालबाट नेपाली चलचित्रको यात्रा सुरु गरेका श्रेष्ठले आफन्त आफ्नो मान्छे ए मेरो हजुर लगायत एक सयभन्दा धेरै चलचित्रमा अभिनय गरिसकेका छन् पैँतालिस वर्षका नायक श्रेष्ठले आफ्नै लगानीमा निर्माण गरेको चलचित्र कोहिनुर शुक्रबारबाट मात्रै प्रदर्शनमा आएको छ श्रेष्ठले नायिका श्वेता खड्कासँग गएको असार तेइस गते विवाह गरेका थिए चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधिकारी नियुक्त भएपछि आन्दोलनरत आवासीय चिकित्सकसँग आज वार्ता हुने भएको छ वीर अस्पतालका आवासीय चिकित्सक संघका अध्यक्ष डाक्टर मंगल रावलले सरकारी वार्ता टोली र प्रतिष्ठानका पदाधिकारीसँग वार्ता हुने जानकारी दिनुभएको छ वार्ताको समय भने टुङ्गो लागेको छैन सरकारले आइतबार प्रतिष्ठानको शिक्षाध्यक्षमा प्राध्यापक डाक्टर रङ्गबहादुर बस्नेत रजिस्ट्रारमा प्राध्यापक डाक्टर किरण मानन्धर डिनमा सहायक प्रधान अध्यापक सहायक प्राध्यापक एहुन चन्द्र शिवाकोटी निर्देशकमा सहायक प्राध्यापक स्वयं प्रकाश पण्डित र कार्यकारी सदस्यमा भूपेन्द्र बस्नेतलाई नियुक्त गरेको थियो स्वास्थ्य मन्त्री खगराज अधिकारीले नवनियुक्त पदाधिकारीलाई वीर अस्पतालमा चलिरहेको आन्दोलन तत्काल रोकेर थप सुधारका काम थाल्न निर्देशन दिएपछि पदाधिकारीले आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न लागेको हो आफूहरूले राखेका माग मध्ये पदाधिकारी नियुक्त भइसकेकाले अस्पताल सुधार लगायतका बाँकी काम पूरा हुने काममा फर्कने आवासीय चिकित्सक सङ्घका अध्यक्ष राहुलले बताउनुभयो इजरायल र हमास बीच गाँजा क्षेत्रमा फेरि तीन दिने युद्धविराम भएको छ युद्धविराम स्थानीय समयअनुसार राति बाह्र बजेदेखि लागू भएको छ इजरायलका एक वरिष्ठ अधिकारीले बहत्तर घण्टे युद्धविराम गर्ने इजिप्टको प्रस्ताव स्वीकार गरिएको र युद्धविराम पालना भए थप छलफलका लागि आफ्ना वार्ताकारलाई आज इजिप्टको राजधानी कायरो पठाउने बताएको छ कायरोमा दुवै पक्षबीच भएको तनावपूर्ण वार्तापछि आकस्मिक रूपमा युद्धविरामको घोषणा भएको बीबीसीले जनाएको छ इजिप्टको विदेश मन्त्रालयले दुवै पक्षलाई अप्रत्यक्ष वार्ता जारी राख्न तथा वृहत र स्थायी युद्धविराम सम्झौताका लागि प्रयास गर्न आग्रह गरेको छ इजिप्टको मध्यस्थतामा इजरायल र हमास बीच अप्रत्यक्ष वार्ता भइरहे पनि गाजालाई निशस्त्रीकरण गर्नुपर्ने इजरायलको अडान र गाजामा नाकाबन्दी हटाउनुपर्ने प्यालेस्टाइनी मागमा सहमति भने हुन सकेको छैन र कम्युनिटी सिल्ड कपको उपाधि आर्सनलले जितेको छ यो सिजनमा शानदार प्रदर्शनको सङ्केत गर्दै आर्सनलले प्रिमियर लिग विजेता म्यान्चेस्टरलाई तीन शून्यले पराजित गरेको हो आर्सनलले एक्काइसौँ मिनटमा सान्टी क्याजोलाको गोलको अग्रता लिएको थियो बयालिसौँ मिनटमा काउन्टर एक्टमा आरुण रामसीले गोल गरेपछि आर्सनल पहिलो हाफमा दुई शून्यको अग्रता लिन सफल भयो पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेका आर्सनलका एलेक्स सान्चेजले वान सर्भ सर्भेज वानमा भने चुकेका थिए सिटीका गोलपिक गोलकिपरले निकै अघि बढेर बल रोके दोस्रो हाफमा म्यान्चेस्टर सिटीले केही सुधारिएको प्रदर्शन गर्यो बाहन्नौ मिनटमा सिटीका जेबिटिक गोल नजिक पुगेका थिए तर उनको हेड बल आर्सनलका गोलकिपरले बचाए साथी मिनटमा ओभिलर जिराउडले गोल गर्दै आर्सनलको जित सुनिश्चित गरेका हुन् हौस् त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार